डोटीको जोरायल क्षेत्रबाट अवैध काठ र कागजात नियन्त्रणमा घटनामा संलग्न भएको आरोपमा दुईजना वन कर्मचारीलाई समेत जिल्लामा झिकाइयो भीमदत्त राजमार्ग छेउछाउमा जंगली जनावरको सुकुटी खुल्याम बिक्री हुँदै सुकुटेका ग्राहक कर्मचारी नेता प्रहरी सेना भएको आरोप दशौं राष्ट्रिय कृषि प्राङ्गारिक मेलामा डडेलधुराका दसवटा स्टल रहने निर्माणाधीन चमेलिया जलविद्युत आयोजनामा दोब्बर खर्च हुने सम्भावना र धनगढ़ी प्रिमियर लिगलाई जगशक्ति इन्टरप्राइजेसको पनि साथ डिसोम स्पोर्ट्सबाट सबै खेल लाइभ ब्रोडकास्ट हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरी मनाइँदैछ चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती शारदा हंसवाहिनी जगन्माता बागेश्वरी कौमारी बरदाइनी बुद्धिदात्री ब्रह्मचारिणी चन्द्रघण्टा र भुवनेश्वरी जस्ता नामले पुकार्ने गर्दछन् विद्या र सृजनाकी देवी भएकाले विशेष गरी साहित्यकार कलाकार पत्रकार शिक्षक र विद्यार्थी आफ्ना कला साधनका वस्तु कलम कापी कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा आराधना गर्ने गर्दछन् सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारा देवीका रूपमा मान्ने गर्दछन् सूर्य उत्तरायणतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ डोटीको जोरायल क्षेत्रका तीन सामुदायिक वनबाट अवैध रूपमा काटिएको सल्लाहका काठ तथा त्यससँग सम्बन्धित कागजात जिल्ला प्रशासन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ घटनामा संलग्न भएको आरोपमा दुईजना वन कर्मचारीलाई समेत सदरमुकाम झिकाइएको छ वन रक्षक नरबहादुर साहू र अर्का एक कर्मचारीलाई जिल्लामा झिकाइए सोधपोछ भइरहेको बताइएको छ सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले सल्लाहक वन फोडानीको अनुगमनका लागि खटिएको टोलले कागजात र काठ नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताएका छन् इलाका वन कार्यालय बोर्डरमा रहेका सबै कागजातहरू नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा ल्याइएको छ जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले अनुसन्धानपछि मात्र थप प्रतिक्रिया दिने बताएका छन् सुदूरपश्चिमका पहाड़ी जिल्लाहरू जोड्ने भीमदत्त राजमार्ग छेउछाउहरूमा खुल्याम जंगली जनावरहरूको मासु बिक्री वितरण भइरहेको छ भीमदत्त राजमार्गमा पर्ने डोटीका सहजपुर बुडर गैरा कैलालीका बुढीतोला खानी राणा सहजपुर र डडेलधुराका साउखरका भातकाँडा लगायतका क्षेत्रमा सञ्चालित होटलहरूमा जंगली जनावरको मासु पाइन्छ अवैध रूपमा चोरी सिकारी गरेर मारिएका जीव मासु सुकुटी बनाएर बेच्ने प्रवृत्ति ती क्षेत्रहरूमा मौला छ खुल्याम यसरी जंगली जनावरको मासु बेचिरहँदा सरोकारवाला निकायहरू भने प्रमुख दर्शक बन्ने गरेका छन् कतिपय अवस्थामा सरोकारवालाहरू नै त्यसका ग्राहक बन्ने गरेको आरोप लाग्ने गरेको छ सुकुटीका ग्राहक भनेकै कर्मचारी नेता नेपाल प्रहरी नेपाली सेना नै हुन् एकजना व्यापारीले भने अरू यात्रुहरू त सादा खाना नै बढी खान्छन् यसरी पाउने मासु घोरल मृग बदेल जरायु कालिज लगायतका जीव जन्तुहरूको हुने व्यापारीहरूको दावी छ मासु स्थानीय शिकारीहरूले जंगलबाट मारेर ल्याएको उनीहरूले बताउने गरेका छन् नियमन गर्ने निकाहरू नै त्यसका खास पारखी हुने गरेको पाइन्छ यहाँ आउने सुकुटी त नक्कली हो यसै साता आफूलाई सुकुटीको जानकार रहेको बताउँदै बोर्डरमा एक वन एक वन अधिकृत भन्दै थिए यहाँ आउने त बाँदर बुढो बाख्रा कुकुर लगायतको मासु हो यस विषयमा जिल्ला वन अधिकृत बद्री कुमार कार्कीले आफूलाई अहिलेसम्म जानकारी नभएको बताएका छन् उनले भने यस विषयमा जानकारी आएको छैन अहिले तपाईँबाटै थाहा पाए त्यो क्षेत्रमा रहेको इलाका वन कार्यालयलाई अनुगमनका लागि खटाउँछौ दशौं राष्ट्रिय कृषि प्रांगारिक कृषि मेलामा डडेलधुराका दसवटा स्टल रहने भएका छन् भने स्टल राख्नुको लागि नौजना कृषक छनौट भएका छन् माघ एक्काइस गतेदेखि चौबिस गतेसम्म कञ्चनपुरमा हुन लागेको मेलामा नाटक सहित दसवटा स्टलका लागि कृषकको नाम सिफारिस गरी पठाइएको छ स्थानीय स्तरमा हातले निर्माण गरेका सामग्रीको स्टलका लागि जितराज भट्टलाई सिफारिस गरिएको छ भने कोदो तिल दाल र घिउ सहितको स्टलका लागि केशव विष्टलाई सिफारिस गरिएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ यस्तै स्थानीय जुनारको स्टलका लागि देवराज महता बेसारको स्टलका लागि चन्द्रकान्त चटौत स्थानीय गुड़ दाल जुनार र पिडालु सहितको स्टलका लागि बहादुर साउद प्याकिङ मसलाको स्टलका लागि लोकराज पाण्डेलाई सिफारिस गरिएको छ यसै गरी मकै बिउ र तरकारी बिउको स्टलका लागि कर्णबहादुर साउद स्थानीय महा महको स्थलका लागि रमेश बोहरा आलु र अदुवाको स्थलका लागि कृष्ण दत्त अवस्थीलाई सिफारिश गरिएको कृषि प्रसार अधिकृत टेक बहादुर विष्टले जानकारी दिएका छन् साथै जिल्ला कृषि विकास कार्यालय डडेलधुराले प्राङ्गारिक कृषि नाटक प्रस्तुत गर्ने समेत उनले जानकारी दिएका छन् दार्चुलाको बलासमा अवस्थित तीस मेगावाट क्षमता रहेको निर्माणाधीन चमेलिया जलविद्युत आयोजनामा दोब्बर खर्च हुने देखिएको छ कुल लागत आठ अर्ब पचास करोड़ रहेको यो आयोजनामा हालसम्म मात्रै बाह्र अर्ब खर्च भइसकेको छ परियोजना निर्माणको अन्त्यसम्ममा पन्ध्र अर्ब पचास करोड़ खर्च हुने चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय दहालले बताएका छन् भौगोलिक विकर्ता सुरुङ निर्माणपछि खुम्चिनु आयोजना प्रभावित जिल्लाहरूका लागि निर्माणाधीन स्थलमै सब स्टेशन राख्नुपर्ने लगायतका कारणले खर्च दोब्बर भएको हो आयोजनाको सुरुङमा खुम्चिएको आठ मिटर भाग खुम्चिएको थियो जसमध्ये अझै पैंचालिस मिटर मात्र खोल्न बाँकी छ खुम्चिएको सुरुङमा मात्रै एक अर्ब खर्च भएको छ अहिलेसम्म जम्मा काम मध्ये अन्ठानब्बे प्रतिशत काम सकिएको प्रमुख दाहालले बताएका छन् सिभिलको काममा पाँच अर्ब चौबिस करोड हाइड्रो इलेक्ट्रो मेकानिकलमा तीन अर्ब सन्तानब्बे करोड सब स्टेट निर्माणमा चौध करोड त्रियासी लाख आयोजना प्रभावितलाई मुआवजा दिनेमा चौध करोड एकानब्बे लाख भवनमा छ करोड़ खर्च भएको चमेलिया जलविद्युत आयोजनाले जनाएको छ सन् दुई हजार सात जनवरीदेखि शुरू भएको परियोजना सन् दुई हजार एघार डिसेम्बरमा सक्ने लक्ष्य राखेको भए पनि हालसम्म पूरा हुन सकेको छैन सन् दुई हजार सत्र डिसेम्बरसम्ममा परियोजनाको काम सम्पन्न हुने आयोजना प्रमुख दाहालले जानकारी दिएका छन् देशको राजनीतिक अस्थिरता प्रक्रियागत झन्झट र बाटोको सहज पहुँच नभएका कारण ढिलाइ भएको दाहालले बताएका छन् नेपाल सरकारको तुइन विस्थापन कार्यक्रम अन्तर्गत पूर्व प्रस्तावित नेपाल भारत जोड्ने दार्चुलाको लाली र तिग्रममा निर्माण गर्ने झोलुङ्गी पुलको निर्माण कार्य चाँडै हुने बताइएको छ पुल निर्माणका लागि भारतीय भूभागतर्फ स्थान एकिन गर्ने कार्य अन्तिम चरणमा पुगेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ पुल निर्माणको कार्य चाँडै शुरू गर्नका लागि समन्वय गर्न हिजो जिल्लाबाट सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल पुलचोकको इन्जिनियरहरूको टोली र जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोली भारतको धारचुला प्रस्थान गरेको छ भारतीय अधिकारीहरूसँग भेटघाट गरी निर्माण तथा प्रक्रियागत रूपमा काम अघि बढ़ाउने विषयमा छलफल हुने कार्यालयले जानकारी दिएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा युनिटी डट कम डट इनबीबाट युनिटी खबर सुनिरहनु भएको छ डोटीको दिपालमा आगामी फागुन बाह्र गतेदेखि एक्काइस गतेसम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव दुई आयोजना हुने भएको छ महोत्सवको तयारी तीव्र पारिएको छ डोटी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त महोत्सवलाई प्रदेश नम्बर सातको पहिलो प्रादेशिक महोत्सवका रूपमा लिइएको छ यसअघि सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न क्षेत्रमा सुदूरपश्चिम क्षेत्रीय महोत्सवका नाममा महोत्सव आयोजना भइरहेका बेला डोटीमा पहिलो पटक प्रादेशिक महोत्सवको आयोजना गरिन लागेको हो प्रदेशको नामाङ्करण भइ नसकेको अवस्थामा अहिले सुदूरपश्चिम प्रादेशिक महोत्सव दुई हजार त्रिहत्तरको नामाङ्करण गरिएको डोटी उद्योग वाणिज्य संघले जनाएको छ महोत्सवका लागि सबै क्षेत्रमा आवश्यक समन्वय भइरहेको डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिएका छन् दार्चुलाको लेकम क्षेत्रमा छात्रहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुने गरेका छन् सुदूरपश्चिममा रहेको छाउपडी कुप्रताको कारण छात्राहरू महिनावारी भएको बेलामा विद्यालय नजाने गरेका हुन् घर परिवारको कारण विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित भएका छन् चेतना अभावको कारण अधिकांश छात्राहरू महिनावारी भएको बेलामा विद्यालय नआउने गरेको विद्यालयले जनाएका छन् दार्चुलाको उकु लाली खरकडा डाँडाकोट हुनेनाथ लगायतका गाविसमा गरिएको अनुगमनको क्रममा विद्यार्थीहरू महिनावारी भएको बेला विद्यालय नजाने गरेको पाइएको हो घरमा आमा महिनावारी नै महिनावारी भएको बेला विद्यालय जान नहुने भन्छन् गल्ला केदार मावि खरकडामा कक्षा आठमा अध्ययनरत गीता गिरीले भनिन् विद्यालय जाँदा विद्यानाश हुन्छ सरस्वतीको मन्दिरमा जानु हुँदैन भनेर घरबाट विद्यालय जानबाट रोक्ने गरेका छन् अर्की छात्र महेश्वरी ठकुन्नाका अनुसार महिनावारी भएको बेला घरमा भाँडाकुँडा समेत सुन नदिने तथा घर परिवार भन्दा टाढा राख्ने गरिन्छ केटीहरूलाई छ दिनसम्म केही पनि सुन दिँदैनन् उनले भनिन् आठौं दिनदेखि मात्र भाँडाकुँडा र घर परिवारका मान्छेसँग नजिक हुन पाइन्छ महिनावारी भएको बेलामा आफूहरूले नै दुध दुहे पनि खान भनी नपाइने गरेको कक्षा दशमा अध्ययनरत सीता ओझाले बताएकी छिन् घर परिवारलाई महिनावारी भएको बेला छुँदा केही हुँदैन विद्यालय जान दिनुस् भन्दा पनि जानबाट रोक लगाउने गरेको उनले बताइन् महिनामा आठ दिन महिनावारी भएको बेला पढ्न पाएका छैनौ देवकी कुँवरले भनिन् वर्षमा हामीहरूको आधा कोर्स घरमै रहेर बित्छ धनगढ़ी प्रिमियर लिग डीपीएललाई जगदम्बा इन्टरप्राइजेज प्रालीको उत्पादन जगशक्ति टीएमटी बाले सहप्रायोजन गरेको छ यस्तै आगामी चैत पाँच गतेदेखि धनगढ़ीमा आयोजना हुने पहिलो डीपीएलका सम्पूर्ण खेलहरू डिसम टेलिभिजनबाट लाइभ ब्रोडकास्ट हुने भएको छ सहप्रायोजक र लाइभ ब्रोडकास्टका लागि हिजो राजधानीमा सम्बन्धित पक्ष र आयोजक बीच सम्झौता भएको हो आयोजक धनगढ़ी क्रिकेटका अध्यक्ष तथा एसपीए का निर्देशक सुभाष शाही र जगदम्बा का जनरल म्यानेजर उदय प्रसाद मिश्रले सहमति पत्रमा हस्ताक्षर गरेका छन् सम्झौता अनुसार जगशक्ति टीएमटीले सहप्रयोजन बापत आयोजकलाई नगद सात लाख प्रदान गर्नेछ जगदम्बा टीएमटी टीएमटीको सहप्रायोजनपछि डीपीएलको नाम Sagarmatha cement DPL powered by Jagshakti टीएमटीबाट हुनेछ यसअघि नै सगरमाथाले सिमेन्टले टाइटल स्पोन्सर गरिसकेको छ पहिलो पटक राष्ट्रिय स्तरमा आकर्षण गरिएको छ फ्रान्चाइज टोली सहभागी रहने प्रतियोगिता आगामी चैत पाँच गतेदेखि शुरू हुनेछ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ कञ्चनपुरमा हिजो बिहान एघार बजीतिर बस र मोटरसाइकल ठोकिँदा एकजना गम्भीर घाइते भएका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत झलारी पिपलाडी नगरपालिका पाँच अर्जुनी ब्यारेक नजिकै पश्चिमतिर आउँदै गरेको ना पाँच ख नौ छ चार सात नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको म एक ब एक तीन एक नम्बरको सरकारी मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शुक्ला फाटा बनी जन्तु आरक्षक कञ्चनपुरमा कार्यरत चौबिस वर्षका गेम स्काउट संरक्षक नरेन्द्र बहादुर कुँवर गम्भीर घाइते भएका हुन् उनको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको बरेली रेफर गरिएको छ ठक्कर दिने बस र बस चालकलाई प्रहरले नियन्त्रणमा लिएको छ यस्तै कञ्चनपुरको किसापुर नगरपालिका दुई बंक भन्ने ठाउँमा भारतीय कारले ठक्कर दिँदा एक वृद्ध घाइते भएका छन् धनगढ़ीबाट महेन्द्रनगर जाँदै गरेको युके शून्य तीन जीए शून्य तीन नम्बरको भारतीय कारले सोही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 सेना भएको आरोप दशौं राष्ट्रिय कृषि प्राङ्गारिक मेलामा डडेलधुराका दसवटा स्थल रहने निर्माणाधीन चमेरिया जलविद्युत आयोजनामा दोब्बर खर्च हुने सम्भावना र धनगढी प्रिमियर लिगलाई जगशक्ति इन्टरप्राइजेसको पनि साथ डिसोम स्पोर्ट्सबाट सबै खेल लाइभ ब्रोडकास्ट हुने समाचार श्रवण गर्नु तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियोनिटी डट कम डट एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै विपेसी नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार